तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्समा हरेक हप्ता चाहिँ यो हप्ता पनि तपाईँको आफ्नै कार्यक्रम मुक्तकमाला लिएर हामी उपस्थित भइसक्यौँ आज पनि प्रविधि सुवेशनमा रमेशजी हुनुहुन्छ सँगै कविताजी पनि हुनुहुन्छ अनि म छु नियमित कार्यक्रम प्रस्तुता मदन भण्डारी तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले नि श्रोता हामीलाई एकानब्बे दशमलव छ मेघार्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP login गरेर संसारका जुनसुकै कुनामा रहेर भने एकैसाथ सुन्न सक्नुहुन्छ आजको कार्यक्रम मुक्तकमाला थोरै विशेष छ थोरै भिन्न छ आज म तपाईँहरूलाई रूपन्देहीको देवदह पुर्याउँदैछु गत ज्येष्ठ एक गते शनिबार रूपन्देहीको देवदह श्रोता मुक्तकमय बनियो देवदहको शीतल नगरमा मुक्तको शीतलता दिन देशभरि छरिएर रहनुभएका फुर्तिला दमदार मुक्तकारहरूको बाक्लो उपस्थिति थियो योगिन साहित्य समाज देवदह रूपन्देहीले लुम्बिनी अञ्चलमै पहिलो पटक टिकटमा मुक्तक वाचनको सुरुवात गरिरहँदा अनि म आफू पनि म पनि गएको थिएँ कार्यक्रम निहालिरहँदा कार्यक्रमको जति प्रशंसा गरे पनि कम हुन्छ एउटा सफल कार्यक्रम भव्य कार्यक्रम योगिन राष्ट्रिय मुक्तको आसन दुई हजार त्रिहत्तर नाम दिइएको कार्यक्रम दुई चरणमा बाँडिएको थियो श्रोता सोह्रजना मुक्तकारहरूले दस दसवटा मुक्तक कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो दुई चरण मैले भने नि पहिलो चरणमा पाँचवटा मुक्तक अनि दोस्रो चरणमा पाँचवटा मुक्तक मुक्तकारहरूले राख्नुभएको थियो आज तपाईँहरूलाई त्यही वाचन भएका मुक्त खरबहरू मुक्तकारकै आवाजमा म प्रस्तुत गर्नेछु कार्यक्रममा मुक्तकमा विद्यावारिधि गर्नुभएका डाक्टर मुरारी पराजुलीजीको प्रमुख आतिथ्यमा भएको यो कार्यक्रम योगिन साहित्य समाजका अध्यक्ष यज्ञ प्रसाद नेउपानेज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो भने यस कार्यक्रमको सञ्चालन चर्चित मुक्तकार मनै लोभ्याउने आवाजका ध्वनि युवराज लामिसाने प्रदीपजीले गर्नुभएको थियो युवराज लामिछानी प्रदेशजी यस कार्यक्रमका संयोजक पनि हुनुहुन्छ नेपाली साहित्यको फुर्तिलो रसिलो कसिलो विधा मुक्तक विधालाई यति माथिसम्म अझ उचाइमा पुर्याउन योगिन साहित्य समाजले गरेको यो कार्यलाई कार्यक्रम मुक्तक माला खुलेर प्रशंसा गर्दछ हृदयदेखि नै खुशी व्यक्त गर्न चाहन्छ सलाम व्यक्त गर्न चाहन्छ कार्यक्रममा मदन भण्डारीका मुक्त खराबहरूसँगै मुक्तक वाचनको सिलसिला सुरु भएको थियो कार्यक्रमको सञ्चालन युवराज लामिछाने प्रदीपजीले गर्नुभएको थियो अबको क्रममा तपाईँलाई साथ दिनुहुनेछ उहाँले नै युवराज लामिछाने प्रदीपजीले र म तपाईँहरूलाई सोझै लिएर जान चाहन्छु योगिन साहित्य समाजको मुक्तको वाचन कार्यक्रमतर्फ मुक्तकार मदन भण्डारीलाई म यहाँ आमन्त्रण गराउन चाहन्छु अबको क्रममा कान्तिहीन मुहार अनि झुत्रो वस्त्र लाए थियो उसले कान्तिहीन मुहार अनि झुत्रो वस्त्र लाए थियो उसले आफ्नै बर्कतले दुई चाकसम्म खाए थियो उसले यो समाजले एक अनौठो नियम बनायो प्रभु मन्दिर अर्कैको भयो तर मूर्ति बनाए थियो उसले मन्दिर अर्कैको भयो तर मूर्ति बनाए थियो उसले कोही पिठ्यौमा छुरी धसेर भाग्छन् कोही पिठ्यौमा छुरी धसेर भाग्छन् कोही सर्पले झैँ डसेर भाग्छन् पीडा त्यो बेला सिँदो रहेछ जब अङ्गालोमा कोही कसेर भाग्छन् जब अङ्गालोमा कोही कसेर भाग्छन् मदन भण्डारी छु अब दुईवटा मुक्तक म राख्नेछु अभावै अभावले मान्छे कामचोर बनाइदिन्छु अभावै अभावले मान्छे कामचोर बनाइदिन्छ चुस्त दुरुस्त मनलाई कमजोर बनाइदिन्छ ऊ बुझ्दैन कि बुझ्नै चाहँदैन कुबाटो रुचाउँछ म भन्दैछु प्रेमले मान्छे परमेश्वर बनाइदिन्छ म भन्दैछु प्रेमले मान्छे परमेश्वर बनाइदिन्छ यो समयको लागि अन्तिम मुक्तक थालैमा राखेर कसैले खाना खा भनिदिए त थालैमा राखेर कसैले खाना खा भनिदिए त गोजीमा पैसो भरेर स्वतन्त्र लौ जा भनिदिए त उङ्दै भए पनि म साहित्यकार कहलिन्थेँ कि लेखे चाहिँ गर्दैमा कसैले वा भाइ वा भनिदिए त लेखे चाहिँ गर्दैमा कसैले वा भाइ वा भनिदिए त रुद्र ग्यावली हुनुहुन्छ भैरवबाट किरा लागेको छ भने आखिर फल पाकेको के अर्थ किरा लागेको छ भने आखिर फल पाकेको के अर्थ वरदान मिल्दैन भने आखिर ईश्वर भाकेको के अर्थ प्रश्न यति एउटा छ मेरो प्रश्न यति एउटा छ मेरो यो देशका सुन्दरीहरूसँग प्रश्न यति एउटा छ मेरो यो देशका सुन्दरीहरूसँग ढाक्नु पर्ने जति खुल्लै छ भने अरू ढाकेको के अर्थ समस्या हाम्रोमा देख्ने तैँले समस्या हाम्रोमा देख्ने तैँले कश्मिरीहरूलाई मनाएर देखा समस्या हाम्रोमा देख्ने तैँले कश्मिरीहरूलाई मनाएर देखा आगो मात्रै कति झस्छस् कतै त पानी खन्याएर देखा समस्या हाम्रोमा मात्रै देख्ने तैँले कश्मीरीहरूलाई मनाएर देखा आगो मात्रै कति झोस्छस् कहिले त पानी खन्याएर देखा आफ्नो आङमा भैँसी देख्दैनस् हाम्रा आङमा जुम्रा खोज्छस् आफ्नो आङको भैँसी देख्दैनस् हाम्रो आङका जुम्रा खोज्छस् सक्छस् भने तैँले पनि यत्तिको संविधान बनाएर देखा सक्छस् भने तैँले पनि यत्तिको संविधान बनाएर देखा अरूलाई रेट्ने तरवारले अरूलाई रेट्ने तरवारले घाँटी तिम्रो पनि रेटिन सक्छ अरूलाई रेट्ने तरवारले घाँटी तिम्रो पनि रेटिन सक्छ अरूको विनाश हेर्न खोज्दा आफ्नै विनाश देखिन सक्छ चल्ने छ वितृष्णाको आँधी छ वितृष्णाको आँधी जब उत्तरबाट दक्षिणतर्फ चल्नेछ वितृष्णाको आँधी जब उत्तरबाट दक्षिणतर्फ इतिहासबाट कुनै दिन नाम तिम्रो पनि मेटिन सक्छ इतिहासबाट कुनै दिन नाम तिम्रो पनि मेटिन सक्छ र मेरो एउटा अन्तिम मेची हुनुपर्छ र महाकाली हुनुपर्छ मेची हुनुपर्छ र महाकाली हुनुपर्छ देश बगैँचा र जनता माली हुनुपर्छ झन्डा च्यात्नेले च्याते हुन्छ आफ्नै नागरिकता पनि झन्डा च्यात्नेले च्याते हुन्छ आफ्नै नागरिकता पनि नेपाली हुनलाई त मन पनि नेपाली हुनुपर्छ नेपाली हुनलाई त मन पनि नेपाली हुनुपर्छ हस्त धन्यवाद सुनिल अधिकारीलाई म यहाँ जोड्छु जिउँदै नर्क भोगिरहे स्वर्ग देख्ने लोभको भरमा जिउँदै नर्क भोगिरहे स्वर्ग देख्ने लोभको भरमा दानव बन्ने हौसला थिएन मान्छे बने रहरमा जिउँदै नर्क भोगिरहे स्वर्ग देख्ने लोभको भरमा दानव बन्ने हौसला थिएन मान्छे बने रहरमा पत्थर भए देवता भनेर पुज्थे होलान् सायद पत्थर भए देवता भनेर पुज्थे होलान् सायद मूल्यहीन भएछु मान्छे बनेर ढुङ्गाको सहरमा अर्को मुक्तक छ तिमीले अनादर गर्दैमा मर्ने मेरो आस्था होइन तिमीले अनादर गर्दैमा मर्ने मेरो आस्था होइन खण्डहर जस्तै भत्किएर झर्ने मेरो आस्था होइन तिमीले अनादर गर्दैमा मर्ने मेरो आस्था होइन खण्डहर जस्तै भत्किएर झर्ने मेरो आस्था होइन मस्जिदमा उम्रिएको फूल मन्दिरमा चढोस् बरु मस्जिदमा उम्रिएको फुल मन्दिरमा चोडस बरु फुलको भाग्यमा डहा गर्ने मेरो आस्था होइन अर्को मुक्त छ सौन्दर्य कारक रहेछ जब सीता हरेको थाहा भो सौन्दर्य कारक रहेछ जब सीता हरेको थाहा भयो कामदेवको बसमा परि अपहरण गरेको थाहा भयो सौन्दर्य कारक रहेछ जब सीता हरेको थाहा भयो कामदेवको बसमा परि अपहरण गरेको थाहा भयो मर्यादा पुरुष राम कि रावण बहस चल्यो जब मर्यादा पुरुष राम कि रावण बहस चल्यो जब अशोक वाटिकामा सीता पवित्र फेला परेको थाहा भयो अन्तिम मुक्तक छ यो मेरो बुद्धि विवेकले समस्याको पहाडलाई तिल बनाउँछ बेलैमा नझिके सानै काँडा बेलैमै नझिके सानै काँडाले विषालु खिल बनाउँछ बुद्धि विवेकले समस्याको पहाड़लाई तिल बनाउँछ बेलैमा नझिके सानै काँडाले विषालु खिल बनाउँछ बाटोभरिको अवरोधहरू पन्छाएर हिँड्न सकिन्छ बाटोभरिको अवरोधहरू पन्छाएर हिँड्न सकिन्छ जुत्ताभित्रको सानै ढुङ्गाले हिँड्न मुस्किल बनाउँछ धन्यवाद सबिना अधिकारी चितवन चित्र हेरेका औ या चरित्र मरिहत्ते गर्छौ चित्र हेरेका हो या चरित्र मरिहत्ते गर्छौ न परिचित हौ न मित्र मरिहत्ते गर्छौ चित्र हेरेका हो या चरित्र मरिहत्ते गर्छौ न परिचित हौ न मित्र मरिहत्ते गर्छौ यसरी प्रस्ताव बारम्बार इन्कार गर्दा पनि अरे यसरी प्रस्ताव बारम्बार इन्कार गर्दा पनि आखिर के देख्यौ र म भित्र मरिहत्ते गर्छौ विचार गर्छु कता कता हामी सबै खराब विचार गर्छु कता कता हामी सबै खराब छ अशान्ति अस्थिरता हामी सबै खराब विचार गर्छु कता कता हामी सबै खराब छ अशान्ति अस्थिरता हामी सबै खराब काम कम कुरा ज्यादा पिएनदेखि हाकिमसम्म काम कम कुरा ज्यादा पिएनदेखि हाकिमसम्म के नेता के जनता हामी सबै खराब पोहोर माग्यौ यो साल फिर्ता पठाएछौ पोहोर माग्यौ यो साल फिर्ता पठाएछौ के तोड्यौ र माया जाल फिर्ता पठाएछौ पोहोर माग्यौ यो साल फिर्ता पठाएछौ के तोड्यौ र माया जाल फिर्ता पठाएछौ पिरतीको निशान भनी दिएकी थिएँ मैले विचार गर पिरतीको निशान भनी दिएकी थिएँ मैले मैले आएर जाले रुमाल फिर्ता पठाएछौ मैले आएर जाले रुमाल फिर्ता पठाएछौ र अन्तिम मुक्तक घरि बन्दुक बनाइन्छ घरि बम शब्दहरूको घरी बन्दुक बनाइन्छ गरी बम शब्दहरूको यहाँ दिनहु हत्या गरिन्छ निर्मम शब्दहरूको घरि बन्दुक बनाइन्छ घरि बम शब्दहरूको यहाँ दिनहु हत्या गरिन्छ निर्मम शब्दहरूको लेख्न जान्नु जान्नुहुन्न लेख्न जान्नु जान्नुहुन्न पढ्नुहोस् माया गरिदिनुहोस् लेख्न जान्नु जान्नुहुन्न पढ्नुहोस् माया गरिदिनुहोस् तर बेइज्जत नगर्नुहोस् कमसे कम शब्दहरूको धन्यवाद अबको क्रममा म काठमाडौँबाट आउनुभएका उदास कार्कीज्यूलाई यहाँ आमन्त्रण गर्न चाहन्छु तिमी हिँड्ने बाटोभरि फुलै फुलको थुङ्गा राखे तिमी हिँड्ने बाटोभरि फुलै फुलको थुङ्गा राखे सयर गर्न तिम्रा लागि मनको तालमा डुङ्गा राखे सफा चट भएको मलाई सुहाएन भन्यौ र त सफा चट भएको मलाई सुहाएन भन्यौ र त दारी मात्रै खौरिएर हल्का फुल्का जुङ्गा राखेँ हरेक कुराको मौसम हुँदो रहेछ बेला हुँदो रहेछ हरेक कुराको मौसम हुँदो रहेछ बेला हुँदो रहेछ सबैको कोही न कोही गुरु हुँदो रहेछन् चेला हुँदो रहेछ लाग्थ्यो हाम्रो मन मिलेपछि सजिलो छ प्रेम गर्न लाग्थ्यो लाग्थ्यो हाम्रो मन मिलेपछि सजिलो छ प्रेम गर्न तर होइन यो दुष्ट समाजमा साह्रै झमेला हुँदो रहेछ मेरो मायाले प्रेमले तिम्रो हृदय नछोला पनि भन्न सकिन्न मेरो मायाले प्रेमले तिम्रो हृदय नछोला पनि भन्न सकिन्न मेरो यादमा अभावमा तिम्रो मन नरोला पनि भन्न सकिन्न भोलिको के भर्छ र सम्भव असम्भव जे पनि हुनसक्छ भोलिको भोलिको के भर्छ र सम्भव असम्भव जे पनि हुनसक्छ तिम्रो जन्ती र मेरो मलामीको जम्का भेट्न होला पनि भन्न सकिन्न इन्टरनेटको जमाना छ अनलाइनमा भेट हुँदा हेलो भन हाई भना अनलाइनमा भेट हुँदा हेलो भन हाई भन त्यसै अफलाइन नहो तिमी जाने बेला भाइ भन अनलाइनमा भेट हुँदा हेलो भन हाई भन त्यसै अफलाइन नहो तिमी जाने बेला भाइ भन तिमी र म साथी नै हो यसमा कुनै शङ्का छैन तिमी र म साथी नै हो यसमा कुनै शङ्का छैन तर जम्का भेटमा अरूसँग चिनाजानको दाई भन यो श्रृङ्खलाको अन्तिम मुक्तक म पस्किँदैछु बिदा हुनुभन्दा अगाडि र मुक्तक लेख्न थालेपछि मैले दुईवटा शब्द प्रतिपादन गरेँ म आफ्नो भन्छु त्यो जिएम र एमएम अर्थात् घरमैया र मनमैया है त्यो प्रवेश गरेको मुक्तक म यहाँ पस्किन चाहेँ मै हुँ तिम्रो मनमैया अन्त नजर नलाउ भन्छे घरमैयाले है मै हुँ तिम्रो मनमैया अन्त नजर नलाउ भन्छे कार्यक्रममा छु भन्दा पनि तस्विर खिची पठाऊ भन्छे पहिला त तस्विर खिचेर पठाएर पनि भएको थियो अब आफै उपस्थित हुन थालेकी छिन् कार्यक्रमहरूमा साँचोकै ख्यालख्यालो है त्यस्तो छ मै हो तिम्रो मनमैया अन्त नजर नलाऊ भन्छे कार्यक्रममा छु भन्दा पनि तस्विर खिची पठाऊ भन्छे हरेक पलको नाली बेली दिनुपर्छ घरमैयालाई हरेक पलको हरेक पलको नाली बेली दिनुपर्छ घरमैयालाई बाइकमा छु भन्दा पनि लौ त हरन बजाऊ भन्छे धन्यवाद र मैले पूर्व उद्घोष गरेको नाम सम्झना सम्झना मैले पूर्व उद्घोष गरेको नाम अब मुक्तक भाषणको लागि यसपछि तयारी अवस्थामा रहनका लागि विनोद उदयलाई अनुरोध गर्न चाहन्छु दिन दुखी सघाउनेलाई सजाय तोकिन्छ दिन दुखी सघाउनेलाई सजाय तोकिन्छ बाँच्ने आशा जगाउनेलाई सजाय तोकिन्छ हत्या हिंसा बलात्कार हुँदा मौन बस्छन् सबै हत्या हिंसा बलात्कार हुँदा मौन बस्छन् सबै यहाँ माया लगाउनेलाई सजाय तोकिन्छ तहरूले छुन नहुने भएकी छस् भन्नुहुन्छ आमाको कुरा गरे तहरूले छुन नहुने भएकी छस् भन्नुहुन्छ सूर्य देख्नुहुन्न तैँले भित्र पस भन्नुहुन्छ म सँगैका अरू देशका चन्द्रमामा पुगिसके आमा म सँगैका अरू देशका चन्द्रमामा पुगिसके आमा हजुर भने मलाई छाउपडी बस भन्नुहुन्छ तेस्रो मुक्तक अन्नले भकारी भोरे पनि चोरी हुन्छ यहाँ अन्नले भकारी भोरे पनि चोरी हुन्छ यहाँ प्रशस्त सम्पत्ति जोरे पनि चोरी हुन्छ यहाँ हे सरकार ककसलाई कारवाही गर्छस् तैँले हे सरकार ककसलाई कारवाही गर्छस् तैँले गजल मुक्त कोरे पनि चोरी हुन्छ यहाँ आजको अन्तिम मुक्तक पानी सँगै चाँदी जस्ता हिमाल परदेशीय जस्तो लाग्छ पानी सँगै चाँदी जस्ता हिमाल परदेशीय जस्तो लाग्छ हावासँगै डाँफे अनि मुनाल परदेशीय जस्तो लाग्छ शिरमा सगरमाथा मनमा बुद्ध राखी युवाहरू परदेशिँदा शिरमा सगरमाथा मनमा बुद्ध राखी युवाहरू परदेशिँदा मलाई भने पुरै देश नेपाल परदेशीय जस्तो लाग्छ प्रभु उद्घोष गरेको नाम विनोद उदय अबको क्रममा अब मुक्तक लेखेर घर ठडाउने हो आफू पनि बन्ने हो देश पनि बनाउने हो अब मुक्तक लेखेर घर ठडाउने हो आफू पनि बन्ने हो देश पनि बनाउने हो धेरै सोझो भए अचेल हुँदो रहेनछ साथी अब त यस्तै यस्तै गफ लगाउने हो फाटेकोलाई जोडिदिने धागो अनि सियो हुँदैछ अलि वर्ष गुजाइसकेका जोडीको कथा हो यो फाटेकालाई जोडिदिने धागो अनि सियो हुँदैछ हाम्रो माया झन् पछि झन् बलियो हुँदैछ तिमीले त सम्बन्ध चुइगम जस्तो हुन्छ भन्थ्यौ हाम्रो त जति चपायो त्यति गुलियो हुँदैछ तिमीलाई गुलाबको फुल दिएको थिएँ अनि त्यो अधको चुम्बन लिएको थिएँ तिमीलाई गुलाबको फुल दिएको थिएँ अनि त्यो अधाको चुम्बन लिएको थिएँ तर मलाई प्रेम गर्छ भने नठान्नु है तिमीले किनकि त्यो बेला मैले मधेया पिएको थिएँ अब हामी सबै मुक्तक लेख्नेलाई आफ्नै स्वार्थहरूमा मात्रै पसिरहेछौ सामाजिक दायित्वहरूबाट खसिरहेछौ उता देशमा के के भइरहेछ तिमीलाई पत्तो छैन यता तिमी मुक्तक मात्रै लेखेर बसिरहेछौ अब यो चरणको अन्तिम मुक्त अझै पनि पित्तललाई सुन कति भन्नुहुन्छ भइरहेको छ दुर्गति तर प्रगति भन्नुहुन्छ धेरै मख नपर्नुहोस् है ओ महाशय ती त मेरी प्रेमिका हुन् जसलाई तपाईँ श्रीमती भन्नुहुन्छ धन्यवाद अबको क्रममा पूर्व उद्घोष गरेको नाम जय किशन अधिकारी छोरी जन्मिएमा दुःख छोरी जन्मिएमा दुःख छोरा जन्मदा बधाई बन्द गर्नुपर्छ अब छोरी जन्मिएमा दुःख छोरा जन्मदा बधाई बन्द गर्नुपर्छ अब छोरालाई निजी छोरीलाई सरकारी स्कुलको पढाइ बन्द गर्नुपर्छ अब छोरा छोरी समान भन् हुन् भने समानताको कुरा गरिरहनुभन्दा छोरा छोरी समान हुन् भनी समानताको कुरा गरिरहनुभन्दा बाउ बाजेको सम्पत्तिमा छोराको रजाई बन्द गर्नुपर्छ अब पाउनुभन्दा पाउनुभन्दा गुमाउनुको मजा छ बेग्लै पाउनुभन्दा गुमाउनुको मजा छ बेग्लै मिलाउनुभन्दा छुटाउनुको मजा छ बेग्लै पिरतीमा समर्पित हुनेहरूलाई देख्दा लाग्छ पिरतीमा समर्पित हुनेहरूलाई देख्दा लाग्छ जोगाउनुभन्दा लुटाउनुको मजा छ बेग्लै पैसावाला पाए पैसावाला पाए आँखा सन्काउन सक्छन् घरको इज्जत प्रतिष्ठा पन्छाउन सक्छन् पैसावाला पाए आँखा सन्काउन सक्छन् घरको इज्जत प्रतिष्ठा पन्छा हुन सक्छन् कलियुगमा यस्तो कुरा सामान्य नै होला कलियुगमा कलियुगमा यस्तो कुरा सामान्य नै होला कुमारीले पनि सन्तान जन्माउन सक्छ तिम्रो मायाको पीडाले तिम्रो मायाको पीडाले म गल्छु आजभोलि पानी हुँ मटितेल झैँ म जल्छु आजभोलि तिम्रो मायाको पीडाले म गल्छु आज भोलि पानी हुँ मटितेल झैँ म जल्छु आज भोलि मलाई मार्न खोज्नेलाई मलाई मार्न खोज्नेलाई धन्न थाहा छैन यो तिम्रो आँखा झिम्काइले म झल्छु आजभरि अन्तिम मुक्तक चोखो माया चोखो माया त कालाको पनि हुन्छ रूपमा योगदान त गालाको पनि हुन्छ चोखो माया त कालाको पनि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 उहाँले दिनुहुनेछ भन्ने म आशामा छु सिधै प्रस्ताव गरिन्छ सिधै प्रस्ताव गरिन्छ तर कर गरिँदैन सिधै प्रस्ताव गरिन्छ तर कर गरिँदैन सिधै प्रस्ताव गरिन्छ तर कर गरिँदैन प्रेम गरिन्छ धोका अक्सर गरिँदैन प्रेम गरिन्छ धोका अक्सर गरिँदैन पोखरा राम्रो छ पोखरा राम्रो छ पोखरा कि झनै राम्री छिन् पोखरा राम्रो छ पोखरा कि झनै राम्री छिन् विश्वाससम्म गरिन्छ तर भर गरिँदैन चुरोट पिउनुहोस् क्यान्सर भई मर्नु हुनेछ विज्ञानले त्यही भन्छ चुरोट पिउनुहोस् क्यान्सर भई मर्नु हुनेछ मदिरा पिउनुहोस् बिस वर्ष अघि मर्नु हुनेछ चुरोट पिउनुहोस् क्यान्सर भई मर्नु हुनेछ मदिरा पिउनुहोस् शिवराजी बिस वर्ष अघि मर्नुहुनेछ कसैलाई प्रेम गर्नुहोस् कसैलाई प्रेम गर्नुहोस् त्यो पनि मैले जस्तै अरूले जस्तो होइन कसैलाई प्रेम गर्नुहोस् त्यो पनि मैले जस्तै तपाईँ प्रत्येक पल प्रत्येक घडी मर्नुहुनेछ बाँच्नु मात्रै पर्छ के के हो के के देखिन्छ बाँच्नु मात्रै पर्छ के के हो के के देखिन्छ कहिले हुने देखिन्छ कहिले नहुने देखिन्छ कहिले हुने देखिन्छ कहिले नहुने देखिन्छ बाँच्नु मात्रै पर्छ के के हो के के देखिन्छ आफ्नो बिहे जीवनमा एकचोटि देखिन्छ आफ्नो बिहे जीवनमा एकचोटि देखिन्छ त्यसपछि जिन्दगीभर बाउको बिहे देखिन्छ अब एउटा बच्यो भन्दै हुनुहुन्छ युवराजीले लास्ट वान भारतबाट ढुङ्गा नेपालमा फालिएको खबर तपाईँहरूलाई पनि थाहा थियो त्यति बेला एउटा मुक्तक लेखेको थिएँ तिनीहरूलाई जवाब स्वरूप पृथक छ हाम्रो देश अझ पृथक बनाएर देखाउँछौँ पृथक छ हाम्रो देश दुई मत छ छैन होइन पृथक छ हाम्रो देश दुई मत छ छैन पृथक छ हाम्रो देश अझ पृथक बनाएर देखाउँछौ हेर्दै जा तेरै अगाडि आत्मनिर्भर बनाएर देखाउँछौ हेर्दै जा तेरै अगाडि आत्मनिर्भर बनाएर देखाउँछौ जुन ढुङ्गाले तैँले नेपाल आमाको छातीमा हिर्काएको छस् जुन ढुङ्गाले तैले नेपाल आमाको छातीमा हिर्काएको छस् हामी त्यही ढुङ्गाले नेपालको जग बनाएर देखाउँछौँ धन्यवाद श्रोता कार्यक्रम मुक्तकमाला अहिले तपाईँहरू रेडियो बिच एकानब्बे दशमलव छ मेगार्समा सुनिरहनु भएको छ आजको यो बसाइमा योगिन राष्ट्रिय मुक्तको वाचन दुई हजार त्रिहत्तर जुन रूपन्देहीको देवतहमा भएको थियो गत ज्येष्ठ एक गते त्यही वासन भएका मुक्त खराबहरू मुक्तकारकै आवाजमा जस्ताको त्यस्तै कार्यक्रममा म राखिरहेको छु तपाईँलाई सोही कार्यक्रमतर्फ पुनः लिएर जान चाहे जुन कार्यक्रमको सञ्चालन युवराज लामिसानेजीले गरिरहनु भएको छ अबको क्रममा सविता भण्डारी अथा धन दौलत सम्पत्ति भएकाहरू पनि अथा धन दौलत सम्पत्ति भएकाहरू पनि इज्जत प्रतिष्ठा कति हो कति भएकाहरू पनि अथा धन दौलत सम्पत्ति भएकाहरू पनि इज्जत प्रतिष्ठा कति हो कति भएकाहरू पनि जवान केटी त देख्नै नहुने यी लोग्ने मान्छेहरूलाई जवान केटी त देख्नै नहुने यी लोग्ने मान्छेहरूलाई कुदृष्टि लाइहाल्छन् घरमा छोराछोरी श्रीमती भएकाहरू पनि बरु बरु थोरै भए पुग्छ मलाई पिरती हजुरको बरु थोरै भए पुग्छ मलाई पिरती हजुरको चाहिँदैन रत्तिभर पनि सम्पत्ति हजुरको बरु थोरै भए पुग्छ मलाई पिरती हजुरको चाहिँदैन रत्तिभर सम्पत्ति हजुरको लाग्छ संसारकै सौभाग्यवती मै हुने थिएँ लाग्छ संसारकै सौभाग्य सौभाग्यवती मै हुने थिएँ यदि बन्न पाएँ भने म श्रीमती हजुरको हाम्रो मायाको सामिप सामिप्यता कदापि पर सर्ने छैन हाम्रो मायाको सामिप्यता कदापि पर सर्ने छैन हजुरलाई हजुरलाई अप्ठ्यारो पर्ने चिजबिज माग गर्ने छैन हाम्रो मायाको सामिप्यता कदापि पर छैन हजुरलाई हजुरलाई अप्ठ्यारो पर्ने चिजबिज माग गर्ने छैन हे प्रियतम हे प्रियतम मलाई एक असल बुहारी भन्नु छ हे प्रियतम मलाई एक असल बुहारी भन्नु छ मेरो निमित्त हजुरले बाबुआमा त्याग्नुपर्ने छैन हेर्दै जाऊ हेर्दै जाऊ मेरै पाऊ ढोग्ने बनाउने छु हेर्दै जाऊ मेरै पाऊ ढोग्ने बनाउने छु कस्तो हुन्छ प्रेम पीडा भोग्ने बनाउने छु हेर्दै जाऊ मेरै पाउ ढोग्ने बनाउने छु कस्तो हुन्छ प्रेम पीडा भोग्ने बनाउने छु तन्त्र मन्त्र टुना जाजु अनेक थरी गरी तन्त्र मन्त्र टुरा जादु अनेक थरी गरी जसरी नै तिमीलाई मेरै लोग्ने बनाउनेछु हस् धन्यवाद र अबको क्रममा स्वतन्त्र नेपाल धेरै हाँस्ने मान्छेको मनभरि पीर भेटिन्छ धेरै हाँस्ने मान्छेको मनभरि पीर भेटिन्छ मन्दिरमा पनि नतमस्तक फुटेको तकदिर भेटिन्छ धेरै हाँस्ने मान्छेको मनभरि पीर भेटिन्छ मन्दिरमा पनि नतमस्त पुस्तक फुटेको तकदिर भेटिन्छ भट्टीमा रुने त्यो बिचराको मुठु चिरेर त हेर्नुहोस् भट्टीमा रुने त्यो बिचराको मुठु चिरेर त हेर्नुहोस् मुठुको कुना कुनामा प्रेमिकाको तस्बिर भेटिन्छ वृद्ध भेटिन्छन् गाउँतिर वृद्ध भेटिन्छन् गाउँमा खाडीतिर जवान भेटिन्छन् वृद्ध भेटिन्छन् मेरो गाउँमा खाडीतिर जवान भेटिन्छन् संसारको कुना कुनामा नेपालीकै सन्तान भेटिन्छन् वृद्ध भेटिन्छन् गाउँमा खाडीतिर जवान भेटिन्छन् संसारको कुना कुनामा नेपालीकै सन्तान भेटिन्छन् गल्ली गल्लीमा भन्दा धेरै भुक्ने तर नटोक्नेहरू गल्ली गल्लीमा भन्दा धेरै भुक्ने तर नटोक्नेहरू मेरो देशको संसद भवनभित्र विराजमान भेटिन्छन् स्वाभिमान बेचे देश बेचे बेचे आमाको अस्मिता पनि स्वाभिमान बेचे देश बेचे बेचे आमाको अस्मिता पनि हेर्दै जाऊ पक्कै बेच्छन् आरे घाटको त्यो चिता पनि स्वाभिमान बेचे देश बेचे बेचे आमाको अस्मिता पनि हेर्दै जाऊ पक्कै बेच्छन् आरे घाटको त्यो चिता पनि भ्रष्टाचारीको सम्मान हुँदा यस्तो लाग्छ मनमा अचेल भ्रष्टाचारीको सम्मान हुँदा यस्तो लाग्छ लाग्छ मनमा अचेल नक्कली नै बनाइसके अदालतको भागवत गीता पनि नक्कली नै बनाइसके अदालतको भागवत गीता पनि अन्तिम मुक्तक जुत्दैन नजर आजकल झ्याल र झोकाहरूबाट सम्बन्ध सुरु हुन्छ फेसबुकका फोटाहरूबाट जुत्दैन नजर आजकल झ्याल र ढोकाहरूबाट सम्बन्ध सुरु हुन्छ फेसबुकका फोटाहरूबाट प्रेम ईश्वर हो भन्नेहरूले मलाई जवाब देऊ देऊ जवाब देऊ प्रेम ईश्वर हो भन्नेहरूले मलाई जवाब देऊ किन समातिन्छन् जोडीहरू बन्द कोठाहरूबाट धन्यवाद अबको क्रममा आउँदै हुनुहुन्छ कृष्णदेवकोटा पोखराबाट गाउँलाई गाउँ नै छोडिदेऊ सहर धेरै भइसके कागजमा त पानीका नहर धेरै भइसके अस्पताल र स्कुल बनाऊ पढ्न पठाऊ नानीहरू यो देशमा ब्युटी पार्लर धेरै भइसके हत्या हिंसा अपराध रोक्छ हाम्रो प्रहरीले तपाईँ हामी सबैलाई थाहा छ हत्या हिंसा अपराध रोक्छ हाम्रो प्रहरीले सुरक्षाको जिम्मा बोक्छ हाम्रो प्रहरीले अपराधी अलिकति नाम चलेको हुनुपर्छ तन्किएर सलाम ठोक्छ हाम्रो प्रहरीले नसाभित्र बग्ने सारा रगत तिमीलाई नसाभित्र बग्ने सारा रगत तिमीलाई यो सुन्दर हराभरा जगत तिमीलाई नसा भित्र बग्ने सारा रगत तिमीलाई यो सुन्दर हराभरा जगत तिमीलाई मुटुमै राख्छु भन्नेले म अट्ने मात्र ठाउँ देऊ मुटुमै राख्छु भन्नेले म अट्ने मात्रै ठाउँ देऊ घर बनाउने पचास लाख नगद तिमीलाई बुझी साध्य छैन तिम्रो नाम कति हो बुझी साध्य छैन तिम्रो नाम कति हो सधैँ हतार भयो भन्छौ काम कति हो साध्य छैन तिम्रो नाम कति हो सधैँ हतार भयो भन्छौ काम कति हो चोखो माया बिर्सिएर पैसासँग बिक्स्यौ भने सबका सामु भन तिम्रो दाम कति हो धन्यवाद खगेन्द्र गिरी कोपिला अबको क्रममा प्रेमको परिवेशमा एउटा प्रेमिल मुक्तक जिन्दगीमा केही गर्न आँट र हौसला पनि चाहिँदो रहेछ परिश्रम मात्र होइन भाग्यको फैसला पनि चाहिँदो रहेछ सङ्घर्षको बाटोमा काँडा पन्छ्याएर हिँड्ने कलाको साथसाथ सङ्घर्षको बाटोमा काँडा पन्छ्याएर हिँड्ने कलाको साथसाथ मायाको अलिकति नुन तेल र मसला पनि चाहिँदो रहेछ अर्को मुक्त मन एउटै हो विभाजित गर्यो विचारधाराले छालको बेथा, कहिल्यै बुझ्न सकेन यहाँ किनाराले विज्ञापनको चर्को स्वर सुनेर रमाउनु छुट्टै कुरा देश त कहाँ बन्दो रहेछ र हजुर केवल नाराले एकछिन संविधान सभातिर जान मन लाग्यो कोही बन्दुक बोकेका कोही कलम भिरेका कोही ढोकाबाट पसेका कोही झ्यालबाट छिरेका अचम्मको घर रहेछ यो सिंहदरबार पनि अचम्मको घर रहेछ यो सिंहदरबार पनि जति जोगी आए पनि कानै चिरेका नारा लगाऊ कराऊ या चिच्याऊ यहाँ केही हुँदैन जनताको धन बाँड खाऊ या सिद्ध्याऊ यहाँ केही हुँदैन लाज र श्रम पचाएपछि जिम्मेवारी बोकेकाहरूले जति गाली गर सम्झाऊ या गिज्याऊ यहाँ केही हुँदैन विष्णु बाबु देवकोटा काठमाडौँबाट आउनुभएको छ रात्रि बस चढेर उहाँलाई छातीमा ढुङ्गा राखेर कति दिन कटाउन सक्छौ छातीमा ढुङ्गा राखेर रा कति दिन कटाउन सक्छौ आफ्नै प्रेमको उचाइलाई कसरी घटाउन सक्छौ मेरै नाम खोपेको छु भन्थ्यौ मनको शिलाभरि मेरै नाम खोपेको छु भन्थ्यौ मनको शिलाभरि आफै भन अब त्यो नाम कसरी हटाउन सक्छौ आफै भन अब त्यो नाम कसरी हटाउन सक्छौ तिमी नै मेरो विश्वासमा मूर्ति बनि बसेकी छौ तिमी नै मेरो विश्वासमा मूर्ति बनि बसेकी छौ प्राण भर्ने श्वास बन्दै छाती भित्रै पसेकी छौ यही अन्जोली थापिरहौ हुन्छ तिमी रुँदा पनि यही अन्जोली थापिरहौ हुन्छ तिमी रुँदा पनि किनकिन त्यही आँसुमा लाग्छ तिमी खसेकी छौ किनकिन त्यही आँसुमा लाग्छ तिमी खसेकी छौ आमाकै छाती लुछिएको देख्छु आमाकै छाती लुछिएको देख्छु रगतमै धोका मुछिएको देख्छु सिन्दुरलाई विश्वास कसरी गरौँ म सिन्दुरलाई विश्वास कसरी गरौँ म बिहेमै सिउँदो पुछिएको देख्छु बिहेमै सिउँदो पुछिएको देख्छु अन्तिम मुक्तक यो समयको छाती पोल्ने तिम्रो वचन राप भन्दा फरक छैन छाती पोल्ने तिम्रो वचन राप भन्दा फरक छैन मलाई देऊ जुन पीडा पाप भन्दा फरक छैन जति रेट खुकुरी भई तिम्रो धार लुकाइदिन्छु जति रेट खुकुरी भई तिम्रो धार लुकाइदिन्छु साँच्चै अब यो मुटुनी दाप भन्दा फरक छैन साँच्चै अब यो मुटुनी दाप भन्दा फरक छैन धन्यवाद यसरी देशभरि छरिएर रहनुभएका मुक्तकारहरूलाई एकै ठाउँ राखेर योगिन साहित्य समाजले रूपन्देही देवदहमा गत ज्येष्ठ गते भव्य टिकटमा मुक्तको वाचन कार्यक्रम सञ्चालन गरियो कार्यक्रम क्या दामी भयो क्या मिठो भयो आजको वसाइमा भने हामीले सोही कार्यक्रमका केही झलकहरू तपाईँहरू समक्ष राख्यौं फेरि पनि सम्पूर्ण देवदहवासीहरूलाई धेरै धेरै धन्यवाद अनि आफ्नो व्यस्त समय निकालेर पुग्नुभएका सम्पूर्ण प्रिय मुक्तकारहरूलाई पनि मैले आभार व्यक्त गर्न चाहे यो कार्यक्रमको रेकर्ड पठाइदिनुभयो मित्र युवराज लामिछाने प्रदीपज्यूलाई पनि धेरै धेरै धन्यवाद यतिन्चीले कार्यक्रम मुक्तकमाला सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई पनि धेरै धेरै धन्यवाद प्रविधि समिशनका निमित्त रमेशजी र कविताजीलाई पनि विशेष धन्यवाद र मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झँदै कार्यक्रम मुक्तक अर्को दुईवटा बसाई पक्कै तपाईँले सुन्न छुटाउनुहुन्न मैले अघिल्लो साताहरूमा पनि उद्घोष गरेको छु कार्यक्रम मुक्तक आगामी दुई अङ्क विशेष रहनेछ वार्षिक उत्सव विशेष रहनेछ हामी तीन वर्ष पुरापुरी पुगेर चार वर्षमा प्रवेश गरेको अवसरमा तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ शुभकामना सन्देशहरू पठाउन चाहनुहुन्छ भने Muktakmala at the rate Gmail dot कममा तपाईँले आफ्नो अडियो मेसेज गर्न सक्नुहुन्छ आफ्नै रेकर्ड गरेर अडियो सम्भव नभए पनि म शुभकामनाका शब्दहरू चाहिँ लेखेर पठाउँछु भन्ने लाग्छ भने Muktakmala at the rate Gmail dot कममै तपाईँले मेल गर्न सक्नुहुन्छ या सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुहुँदा मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउनुहुन्छ त्यहीँ गएर सल्लाह सुझाव प्रतिक्रिया तपाईँले बाँड्न सक्नुहुन्छ तपाईँको सल्लाह सुझाव प्रतिक्रिया हामी जस्ताको त्यस्तै राख्नेछौँ आजलाई पनि मदन भण्डारी कार्यक्रमबाट छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा भरुन् शुभरात्रि जय मुक्तक ಶರಣಾ